अहिले तपाईँ सुन्दै रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम लोक झङ्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा लोकसङ्कारको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँको माझमा उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र रिजनले अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउने गर्छौँ र आजको व्यवसायमा विशेष निकै नै चर्चामा रहेका अलिकति विरहका गीत सङ्गीतहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु जे होस् तपाईँलाई निकै नै मनपर्ने गीत हो तपाईँको मनलाई छुने खालको गीतहरू आजको लोकसङ्कारको व्यवसायमा तपाईँको लागि लिएर उपस्थित भइसकेका छौँ र लोकसङ्कारको व्यवसाय तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्स ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ निकै नै मिठा मिठा गीत सङ्गीतहरू छन् आजको लोकसङ्कारको व्यवसायमा र आशा छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ र कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा निकै नै चर्चित भाकाबाट तपाईँलाई निकै नै मनपर्ने भाका हो नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको भाका पनि हो रामजी खाँड र टिकापुनको आवाज रहेको भाका हो माया गर्ने मुटुलाई रेटिसक्यो र पानी छ सानो छ दिलमा सजाउने कोही अर्को माया गर्ने मुठुलाई रेटिसक्यो के दिन सानो मटाडा हुँदाखेरि के तिमीले छुट्टै संसार भेटिसक्यो र छ सानो जाको कि छ सजाउने कोही अर्को माया गर्ने मुटुलाई रेटिसक्यो केही दिन सानो मटाडा हुँदाखेरि के तिमीले छुट्टै संसार भेटिसक्यो र केही दिन सानो मटाडा हुँदाखेरि के तिमीले छुट्टै संसार भेटिसक्यो सी ठुलाई सक्यौ र केही दिन सानो मटाडा हुँदाखेरि कि तिमीले छुट्टै संसार भेटिसक्यौ र कसैलाई रोज्यौ र मलाई धोका दिनलाई खोज्यौ र माया गर्ने मुठुलाई रेटिसक्यौ र के दिन सानो मटाडा हुँदाखेरि कि तिमीले छुट्टै संसार भेटिसक्यौ र सानो मोटाडा हुँदाखेरि कि तिमीले छुट्टै संसार भेटिसक्यो र निकै नै मर्म स्पर्श निकै नै तपाईँ हाम्रो मनलाई सुने खालको भाका तपाईँले सुनिसक्नु भएको छ रामजी खाड र टिकापनको आवाज रहेको भाका हो लोकसङ्कारको व्यवसायमा तपाईँ हुनुहुन्छ र तपाईँको माझमा यस्तै यस्तै गीत सङ्गीतहरू आजको कार्यक्रममा मैले तपाईँको लागि लिएर आएको छु र लोकसङ्कारको व्यवसायमा रहेर हामी हरेक खाले गीत सङ्गीतलाई तपाईँको माझमा प्रस्तुत गर्ने गर्छौँ जस अन्तर्गत कहिलेकाहीँ नयाँ नयाँ गीत सङ्गीत मात्र तपाईँको माझमा राख्छौँ कहिले नयाँ पुराना गीत सङ्गीत त कहिले लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका स्रष्टाहरूसँगको कुराकानी पनि तपाईँको माझमा राख्ने गर्छौँ र आजको लोकसङ्कारको व्यवसायमा भने मैले विशेष गरी तपाईँ हाम्रो मनलाई सुन्न सफल भएका तपाईँ हाम्रो मनलाई सुने तपाईँ हाम्रो भावनालाई बोलेको हो कि जस्तो लाग्ने गीत सङ्गीतहरू तपाईँको लागि लिएर उपस्थित भएको छु र यति बेला तपाईँले लोकसङ्कारको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै गुणाबाट सुनिराख्नु भएको छ र यति बेला लोकसङ्कारको व्यवसायमा फेरि पनि अर्को एउटा निकै नै मिठो भाका तपाईँको माझमा राख्न चाहन्छु यो भाका भने भर्खरै बजारमा आएको हो नयाँ छ तर तपाईँ हाम्रो मनलाई निकै नै छोएको भाका हो पुष्कल शर्मा र पूर्णकला अभिषेकको आवाज रहेको भाका आउँछु आउँदिनौ देव आउँदिन हो भैना निरमाया आउँदिन यसै मर्छु म देख्न पाउँदिन मर्ने भए माता भेट हुने सकियो अब त आउँछ आउँदिन हो भना निरमाया आउँछ यसै मर्छु म देख्न पाउँदिनौ हो भना माया आउँदिन यसै मर्छु म देख्न पाउँदिनौ सेवाउँ हो भैना निरुमाया सेवाउँदिन यसै मर्छु म देख्न पाउँदिन यो मुटु फुटायो तिमीबाट सधैँलाई छुटायो आउँसे आउँदिन गर्छु माया देख्न पाउँदिन हो भना निरुमाया आउँछौदिन यसै मर्छु माया देख्न तपाईँ यति बेला सुन्दै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 सङ्गीतहरू प्रस्तुत गरिराखेको छु र यति बेला तपाईँले लोकसङ्कारको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्चबाट त सुन्नु भएको छ नै साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउने गर्छौँ र हरेक दिन फरक ढङ्गबाट तपाईँको माझमा प्रस्तुत हुने गर्छौँ र आज विशेष गरी तपाईँको मनलाई सुने खालका नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा चर्चित महाकालाई नै तपाईँको माझमा जोड्न चाहन्छु निकै नै चर्चामा रहेको थियो केही समय अगाडि विष्णु माझी र भीम थापा मगरको आवाज रहेको भाका हो यति बेला तपाईँको माझमा राख्छु मैले जति माया त तिमीलाई अरू कसले गर्ला छ मेरोमा तिमीले मलाई कुनै दिन सम्झिरहनु पर्ला जति आफ्नो सोचे पनि कहिले आफ्नो महिना मैले जति माया त तिमीलाई अरू कसले गर्ला बिर्सियो आज छेउमा उस्तै छ मेरोमा तिमीले मलाई कुनै दिन सम्झिनु परा जति आफ्नो सोचे पनि कहिले आफ्नो भइनौ मैले जति माया त तिमीलाई अरू कसले गर्ला जति माया त तिमीलाई अरू कसले गर्ला निकै नै मिठो भाका अरू कसले गर्ला निकै नै मिठो भागा तपाईँले सुनिसक्नु भएको छ लोकसङ्कारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जमा र लोकसङ्कारको व्यवसायमा रहेर निकै नै चर्चित भाकाहरू तपाईँको माझमा प्रस्तुत गर्दा गर्दै हामी आजको कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइपुगिसकेका छौँ र भने कार्यक्रमबाट छुटिनुपर्छ यतिन्जेलसम्म तपाईँले लोकसङ्कारको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुन कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजललाई पनि धेरै धेरै धन्यवाद भन्दै लोकसङ्कारको आजको यो बसाइबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार अपार माया समर्पित उनैमा उनलाई बाहेक सोच्दिन कुनैमा कति दिन रुने हो हँसासीको हाम्रो माया प्रेम बुझ्ने यहाँ तिहारका बिना नै बाँच्न सिको समर्पित हुनैमा उनलाई बाहेक सोच्दिन कुनैमा कति दिन रुने हो हाँस्न सिको कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने यहाँ एक अरका बिना नै बाँच्न सिको कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने एक अरका बिना नै बाँच्न सिको यो धरतीमा see, come on.